नमस्कार स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा आज पनि आवाज मिसाउन आइपुगेँ म महावीर विश्वकर्मा अनि पारी हुनुहुन्छ सुनिल राज भारत सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिनी मन तपाईँ विभिन्न रेडियोहरूबाट विभिन्न अनलाइनहरूबाट सुनिरहनु भएको छ हरेक सोमबार राति साढे नौ बजे आउँछौँ एकैछिन मात्र समय रहन्छ त्यसरी पनि धेरै कुराहरू अरू अरू गन्थन गर्दिन म अघिल्लो श्रृङ्खलामा हामीले सुरुवात गरेका थियौँ एउटा कथा त्यो मैले लेखेर तपाईँको लागि लिएर आएको थिएँ तपाईँको लागि मैले लेखेको थिएँ यसो पनि भनौँ एउटा केटा र केटी साथी त हुन सक्छन् तर सधैँ साथी मात्रै भइरहन भने सक्दैनन् उनीहरूको बिचमा त्यो प्रेम जस्तो केही न केही अङ्कुर भइहाल्छ सिर्जित भइहाल्छ भन्ने आम विचार धेरैले राख्ने यो मतमा आधारित हो यो कथा चाहिँ एउटा साथी यसको शीर्षक मैले अघिल्लो श्रृङ्खलामा केही सुनाएँ तपाईँलाई जस्तै सङ्गम र सन्ध्या दुईजना पात्र प्राय कलेजमा एक्लै एक्लै बस्ने सङ्गम अचेल सन्ध्यासँग साथी भएको छ सन्ध्यासँग साथी भएपछि आफूमा केही परिवर्तन आएको महसुस गर्दैछौ उनीहरू यति नजिक भएका छन् कि अचेल एक अर्कालाई तँ भनेर बोलाउँछन् सायद यसैले पनि कलेजमा उनीहरूको बारेमा कुरा काट्न थालेका छन् अरूले सन्ध्या भन्छे हामी साथी साथी त हो नि अरूले कुरा काटेर के भयो त तर संगम चाहिँ सन्ध्यालाई साथी मात्रै सोच्छ कि अरू पनि केही त्यो भने सोचनीय बनेको छ अहिले अब कथा एउटा साथी यसरी अघि बढ्छ अलि जोडले कोठाको ढोका ढकढकाएको आवाज निन्द्रामा सुनेपछि सङ्घम बिउजियो बाहिरबाट उसकी आमाले किन कलेज नगएको आज भनेर सोधिरहेकी थिए यसो घडी हेरेको आठ बजेर बिस मिनट जान लागिसकेको रहेछ ल फसाद के भन्ने अब अनि एउटा बनावटी जवाफ भनिदियो आज कलेज बिदा छ के त्यही भएर छोराले यति भनेपछि होला त नि भनेर आमा चाहिँले ढोका ढकढक्याउन छाडिन् अनि फर्किन् पनि त्यहाँबाट हल्का निन्द्रामै उसले छेउको मोबाइल तानेर हेऱ्यो मोबाइलमा हिजो अलार्म सेट गर्न भुलेको रहेछ उसले टेबल घडीको त ब्याट्री सकिएको दुई हप्ता हुन लागिसक्यो क्यारे आज त जसरी नै ब्याट्री किनेर ल्याउँछु भनेर कलेज निस्किए पनि अहिलेसम्म कलेजबाट फर्किँदा भने सम्झन सकेन उसले सम्झिन नसकेकोमा दिक्क पनि लाग्यो अहिले चाहिँ टेबलमा भएको हरियो पानीको बोतलबाट घटघटी पानी पियो त्यति धेरै त पिउन सकेन तर घटघटी पियो एकछिन अनि अघि मोबाइल हेर्दा त्यहाँ सात मिस कल आएको सम्झियो सन्ध्याकै मिस कल त होला नि भन्ने लाग्यो मोबाइलमा हेरेको हो रहेछ बिहान पहिलो घन्टी सुरु हुनु अघिदेखि विभिन्न पटक कल गरेकी रहेछ सायद यस्तै सोच्यो मोबाइल साइलेन्समा राखेर सुतेकोले केही थाहा पाएन उसले कलेज जान नपाएकोमा पछुतो लागिरहेको थियो उसलाई त्यति नै बेला फोनको घन्टी बज्यो मोबाइलको यसो हेरेको बाँदरनी कलिङ भनेर देखायो ऊ त्यही बाँदरनी थिए जसले सङ्गमको मनभित्र चकचक गरिरहेको थियो अचेल खुब चकचक गरिरहेकी थिए अब खुब गाली गर्ने भई भन्ने सोचेर केही डराए झै गर्दै फोन उठायो उसले ओ बाँदर के हो फोन उठाउनु पर्दैन झोकिएर सोधि सरी यार हेर्न थाहै पाएन छु अलि मसिनो स्वरमा भने सङ्गमले थाहा पाइन अरे थाहा पाइनस् कि अरू केटीहरूलाई गफ दिँदै थिएस् क्यान्टिनमा आज म कलेज नआएको त खुब मोज भइरहेको होला नि है तँलाई एकचोटि फोन गरेर सोध्नु पर्दैन है किन कलेज नआएको भनेर एकै सासमा यति भनी सन्ध्याले लौ कस्तो खुसीको कुरा सन्ध्या पनि पो कलेज नआएकी रहेछ त आज एक खाले खुसी पो लाग्यो सङ्गमलाई केही बेर अघिसम्म मात्रै कलेज जान नपाएकोमा पछुतो लागिरहेको थियो त्यो पछुतो कलेज जान नपाएकोमा भन्दा पनि सन्ध्यासँग भेट्न न नपाएकोमा पो रहेछ भन्ने प्रश्निना कति पनि बेर लागेन एक्चुली म पनि आज कलेज गएको छैन के सङ्गमले भने वाट किन के भयो अलार्म बजेको थाहा पाएनस् कि क्या हो हतारिएको प्रश्न सन्ध्याको सन्ध्याको एकदम हतारिएको प्रश्न अनि केही व्यङ्ग्य मिसिएको पनि होइन होइन त्यस्तो केही होइन अलिअलि टाउको दुख्यो क्या आज ओ अझै दुखिरहेछ अँ अहिले त हल्का मात्रै तर बिहान त लास्टै दुखिरहेको थियो यार एउटा दामी झुट बोल्यो सङ्कमले ओहो हो र औषधि खाइस् अँ छैन लौ किन जाने पल्टिनु परेको नि बाँदर खुरुक्क नजचाएर औषधि खाइहाल्दा होइन कि अहिले कम भएको छ कम भयो भनेर हुन्छ त डाक्टर हो र खुरुक्कन मेडिकल गइहाल त धेरै माया मिसिएको एउटा आदेश होइन भने कम भइसक्यो कि दुख्दै नदुखेको टाउकोलाई दुखाएर पनि कम बनायो सङ्गमले तर सन्ध्याले आदेश दिन छाडिन छिटो मेडिकल जा भनेर अनि हार खाँदै सङ्गमले भन्यो ल ल म जान्छु अनि तँ चाहिँ किन कलेज नगएको नि बिहान उठ्नै ढिलो भयो यार लौ कस्तो ट्याक्कै मिलेको मलाई सोच्दा सोच्दै राति सुत्न अबेर भयो क्या हो यस्तो सोध्न मन लागेको थियो तर सोध्न सकेन सङ्गमले बरु सोध्यो कसरी ढिलो भयो नि उठ्न राति सुत्न ढिलो भएर अनि किन ढिलो भयो त रातभरि टिभी हेरेर बसेछ होला त प्रत्युत्तरमा सन्ध्या हल्का हाँसी र हाँस्दै भने त बुझ्दैनस् यस्तो कुरा कस्तो कुरा फेरि हाँस्दै भने भने त तँ बुझ्दैनस् के यस्तो कुरा सम्झी तैँले नबुझ्ने कुरा हो यो हाँस्दै हाँस्दै भने उसले भने त तँ बुझ्दैनस् के यस्तो कुरा सम्झी तैँले नबुझ्ने कुरा हो यो हाँस्दै हाँस्दै भने उसले भने त बुझिहाल्थे नि सङ्गमको अनुरोध समय आएपछि भनौँला बाँदर ए तनाव नदिन यार भन्न भने भने त समय आएपछि भनेर अब त्यो समय कहिले आउने कहिले आफूलाई अहिले सुन्न मन लागिसक्यो आउँछ हो आउँछ बरु सुन त्यति बेला चाहिँ त्यो समयको अलार्म बजेको थाहा पाउनु नि तेरो त फेरि अलार्म बजेको भ्याउ नपाउने बानी छ कस्तो घुमाउरो कुरो गरेको होला भने सङ्गमले भन्यो ल ल अब धेरै दिमाग चाटिदिनँ तेरो अहिले म खाना बनाउन गएँ त मेडिकल जा है यसो भनी सन्ध्याले ओइ त किन राति ढिलो सुतेको भन् त लास्टमा फेरि सोधे सङ्गमले तैँले नबुझ्ने कुरा हो कि यो यति भनेर हाँस्दै बाई भन् पनि भनी सन्ध्याले अनि फोन राखे सङ्गम बडो सोचाइमा पर्यो होइन त्यसले पनि रातभरि मलाई सोचे कि क्या हो होला होला पक्कै पनि त्यही होला यस्तै सोच्यो यस्तै सोचिरह्यो खुसीले गदगद भयो मन अनि फेरि ओछ्यानमा पल्टिरह्यो अनेक कुराहरू सोचिरहे त्यति बेला नि आँखामा निद छैन मनमा चैन छैन किन भयो के भयो मलाई केही थाहा छैन कसैलाई सम्झिरहन्छु एकान्तमा हराइरहन्छु सायद मायामा कि सायद मायामा कि मा शायद मायामा फसेकी शायद मायामा फसेकी मा आँखामा छैन मनमा चैन छैन किन भयो के भयो मलाई केही थाहा छैन कसैलाई सम्झिरहन्छु एकान्तमा हरा शायद मायामा फसेकी शायद मायामा फसेकी शायद मायामा फसेकी शायद मायामा फसेकी माँ त्यो दिनभरि जति बेला पनि अनेक अनेक कुरा मनमा खेलिरहे सङ्गमको तर जति कुराहरू सोच्यो ती सबै सन्ध्यासँग जोडिएका नै थिए अझ भनौँ सन्ध्याकै बारेमा सोचिरह्यो त्यस्तै साँझको पाँच बजेको हुँदो हो ऊ घरभन्दा अलि परको एउटा अलि फराकिलो डाँडा जस्तोमा भुइँमै थ्याच्च बसेर अस्ताउन लागेको घाम हेरिरहेको थियो त्यो डाँडा जस्तो कसरी थियो भने अलि अग्लो ढिस्को थियो तर त्यति धेरै अग्लो पनि होइन रुख घाँस झार केही थिएन त्यो डाँडामा फुटबल खेल्ने चौरमा जस्तो भुइँजारहरू चाहिँ थिए त्यति चरिरहेका थिए बाख्राका बथानहरू अलि पर मोजामा कागज खाँदेर बनाइएको बलले ढाड सेकाइ खेलिरहेका थिए साना केटाकेटीहरू खौरिएको कपाल बिस्तारै पलाउन थालेको मान्छेको तालु जस्तै थियो त्यो डाँडा भनेको दुबो जस्तै भूमि सीमित हुने झारहरू थिए अलिअलि जसले गर्दा धुलो उठ्थेन तर घाँस भने थिएन त्यही डाँडाको टुप्पामा थ्याच्च बसिरहेको थियो सङ्गम भेरिरहेको थियो अस्ताउन लागेको घाम रातो घामभन्दा अलि माथिबाट एक हुल परेवा उड्दै उड्दै गयो देब्रेबाट दाहिनेतिर उसले हतपत्त उड्दै गरेको परेवाहरू गन्यो आँखाको सहाराले दुई चार छ आठ दस बाह्र उसको पुरानो बानी यसरी आकाशमा उडेको चराहरू गन्ने गनिसकाउँदा परेवाहरू पनि अलि पर पुगिसकेका थिए बाह्रवटा भनेपछि त छ जोडी रहेछ भनेर बुझ्यो उसले अनि त्यो चित्र आफूमा जोडा मिलाएर हेर्न थाल्यो सोच्यो यिनीहरू पनि त जोडी जोडी भएर हिँड्दा रहेछन् नि म पनि त कलेजमा जोडी नै भएर नै त हिँड्छु नि सन्ध्यासँग हामी पनि त यिनीहरू जस्तै निष्फेक्री हिँडिरहेका छौँ स्वतन्त्र भएर यस्तै सोच्दै डुब्दै गरेको घाम हेरिरह्यो छेउमा मोबाइल करायो यसो हेरेको उसकै फोन थियो बाँदर निकलिङ मुसुक्क हाँस्यो फोन उठाउन लाग्यो तर छिनमै मिसकल भइदियो त्यो अनि आफैले कल गर्यो एकै घन्टीमा फोन उठाउने बित्तिकै सन्ध्याले सन्ध्याले जुस्काएजी सोधी हेलो सर कस्तो छ ज्यानलाई तेरो टाउको के भएको छ र मलाई घुर्क्याजे गरी बोल्यो सङ्गम अनि बिहान मेरो टाउको दुखेको होइन त सम्झाइ सन्ध्याले ए त्यो अहिले ठिक छ ढाँटेको कुरा भुलेको होस् चाहिँ भएनछ सङ्गमलाई औषधि खाइस् त अँ खाएँ खाइन भनौँ भने उसले कति कुरा गर्थे भन्ने बुझेको थियो सङ्गमले भनेपछि अब त पुरै तगडा है अनि के त के गर्दैछस् त यति बेला तँलाई सम्झँदै अस्ताउँदो घाम हेरिरहेछु भन्न मन लागेको थियो तर भनेन यति भन्यो डाँडामा बसेर डुब्न लागेको घाम हेरिरहेछु यार लौ किन हो नि आज बडो सेन्टिमोडमा यसै यति मात्रै भनिदियो सङ्गमले म ल्यापटप अन गर्छु त च्याटमा आइज है भनेर फोन राखे सन्ध्याले अनि सङ्गमले डाटा अन गर्यो मोबाइलमा एकैछिनमा फेसबुक कनेक्ट पनि भयो सन्ध्या च्याटमा आएकी थिइन आउँदै थिए सायद आफू भने आइसकेको दिन एउटा स्टिकर पठाइदियो सङ्गमले निच्च दाँत देखाएको स्टिकर केही बेरमा रिप्लाई आयो आफ्नै फोटो पठाइछस् त बिल्ला हान्छस् तेरो पनि फोटो हेर्ला भन्दै अर्को स्टिकर पठाइदियो सङ्गमले एउटी बाँदर निको स्टिकर हुन त बाँदरको पनि हुन सक्थ्यो थियो तर बाँदर के भन्ने ठान्यो सङ्गमले सन्ध्याले पनि त्यस्तै ठाने त्यो हेरेपछि सन्ध्याले टाइप गरी लाज लाग्यो तँलाई नै लाज लाग्छ र भने टाइप गरेर क्वेसन मार्क चार पाँचवटा टाइप गर्यो सङ्गमले अनि पठाइदियो किन नलाग्ने नि मलाई चाहिँ उसले सोधे लाज लाग्ने भए शाखा सन्तान किन लुगा नलाइकन हिँडेको त जङ्गल र मन्दिर वरिपरि बाँदरकै बथानतिर सङ्केत थियो त्यो आखिर बाँदरी नै त भनिरहेको थियो ऊ सन्ध्यालाई बढी बोलिस् now stop it change the topic यति टाइप गरेर पठाई सन्ध्याले उसले भने चाहिँ कुराकानीको टपिक चेन्ज गरे सङ्गमले डुब्न लागेको घाम हेर्दै बसेको क्या बसेको क्या क्या दामी लागिरहेछ यार सन्ध्याले उसको भाव बुझे चाहिँ टाइप गरे के भयो र आज तँलाई नथिङ बट मन यसै यसै उडिरहेको छ उडेर भाग्ला है फेरि अलिक केयर गरै त छस् नि केयर गर्ने सधैँ म नहुनु पनि त सक्छु सन्ध्याले टाइप गरेकी हो यो यो फेरि फेरि पढिरह्यो सङ्गमले चारचोटि जति पढ्यो क्यारे मनमनै फेरि पढ्यो सधैँ म नहुन पनि त सक्छु भित्र कतै च्वास दुखे चाहिँ भयो अनि टाइप गर्यो कहाँ जान्छस् र मलाई छाडेर के थाहा समयले कहाँ पो पुर्याउँछ यसै टाइप गर्यो उसले समय भन्ने चाहिँ के हो र मान्छेले चाहे त भइहाल्छ नि उसले घुमाउरो तरिकाले धेरै भन्यो यति बेला सङ्गमले खै उसको कुरालाई त्यति बुझ्यो कि बुझिन सन्ध्याले थाहै भएन यस्तो टाइप गरी समय भने मौका हो बाँदर घरिघरि अलार्म बजाउँदैन यसले एकपटक मात्रै बजाउँछ आफै बिउजिनुपर्छ फेरि तेरो त अलार्म नै बन्द गरिदिने बानी छ सायद सन्ध्याले पनि धेरै भने यति बेला खै सङ्गमको दिमागले कति पो बुझ्यो तर यो अलार्म बज्दा बिउजनुपर्छ भन्ने कुराले भने उसलाई घोरिन बाध्य पार्यो बिहान पनि त्यसै यसै भनेकी थिए उसले केही सोच्यो सङ्गमले अनि टाइप गर्यो अलार्म बन्द गरे नि के भयो त फोन हानेर उठाउने त छँदैछस् नि केही बेरमा सन्ध्याको रिप्लाई आयो ओके बेलुका कुरा गरौँला अहिले बाई बाई फर्कायो सङ्गमले अनि फेरि झनै के के के के सोच्दै हेरिरह्यो लगभग डुबिसकेको घामलाई सोच्दै थियो अझै के के देखियो बाख्राको बथान दबाउँदै साना केटाकेटीहरू घर घर फर्किँदै गरेको बल्ल चाल पायो साँझ परेको यो माया भन्ने चिज पनि अचम्मै हुन्छ समयको हेक्का नै हुँदैन अझ एकान्त ठाउँमा उसैलाई सम्झेर बस्नुको मजा त झन् यति हुन्छ कि सधैँ यसै गरी बसिरहँ लागिरहन्छ मनमा यस्तै त भयो उसलाई पनि मनमा अनेक कुरा खेलाउँदै घर पुग्यो आमा भान्सामा भात पकाउँदै गरेको देख्यो सोध्यो के गरिरहेको आमा के गर्नु नि भात पकाइरहेको देखिनस् आच्या हो त साँच्चै कस्तो फजुल प्रश्न गरेछु मनमा नै यसो भन्यो मुखले केही भनेन नजिकै गएर बस्यो आमाको आमासँगै फर्सेको मुन्टा खेलाउन थाल्यो आ भो नगर तैँले तँलाई आउँदैन आमाले भन्नुभयो आइहाल्छ नि किन नआउनु उसले विश्वास दिलाउन खोज्यो तर कुन फ्याँक्ने कुन राख्ने ठम्याउनै सकेन अरू साग जस्तो सजिलो हुँदैन के फर्सीको मुन्टा केलाउन आफूले केलाउँदै यसो भन्नुभयो उहाँले आमाले के लागेको हेरेर सिक्न खोजे चाहिँ गरे सङ्गमले यति नै बेला बुवा पनि आइपुग्नु आइपुग्नुभयो भन्नुभयो के हो आज त आमा छोरा मिलेर के मिलेर भन्नु यसलाई त आए पो आमाले बुवातिर नहेरिकन भन्नुभयो यो छोरी भएको भए यति बेला भात भान्सा सबै उसैले हेर्थे छोरा भएर केही जान्दैन मरो अहिले लाडे स्वरले माया गरे चाहिँ गरी बोल्नुभयो बुवा अनि सम्झनु भयो ऊ जन्मिँदा गाउँभरि आफ्नो इज्जत भएको सबैले छोराको बाउ भनेर बोलाउँदा आफ्नो बेग्लै सान भएको झल्झली आँखामा आयो बुवाको त्यति बेला गाउँमा सँगैका साथीहरूको छोरी भएको थियो ती छोरीका बाउहरू भित्रभित्रै अपमानित महसुस गर्थे उहाँको अगाडि किनकि उनीहरू छोरीका बाउ थिए उहाँ छोराको त्यति बेलाका छोरीहरूमध्ये अहिले एउटी इन्जिनियरिङमा नाम निकालेर पढ्दैछ एउटै कलेज पढ्दै गाउँकी महिला दिदीबहिनीहरूलाई प्रौढ शिक्षा पढाउँछे बचत समूह सञ्चालन गर्छे अचेल उनीहरूका बाबुलाई पनि गर्व छ छोरीहरूमा यसरी त्यो गाउँमा अचेल छोराछोरी जे भए पनि मख पर्न थालेका छन् बाबुहरू बुवाले भनेको त्यही कुरा दोहोऱ्याएर सोच्यो सङ्गमले यो छोरी भएको भए यति बेला भात भान्सा सबै उसैले हेर्थे अनि सन्ध्यालाई सम्झियो सायद घरमा भात भान्सा उसैले हेर्दी हो भन्ने लाग्यो त्यसपछि उठेर आफ्नो कोठामा गयो केही बेर टिभी हेरेर बस्यो खाना खाएपछि च्याटमा भुल्यो सन्ध्यासँग अनि झन्डै बाह्र बजन लागेपछि सुत्यो त्यो रात उसले एउटा सपना देख्यो कहाँ हो कहाँको एउटा हरियो खुल्ला चौरमा बसेर कुरा गर्दै थियो उनीहरू सङ्गम र सन्ध्या वरिपरि हरियो डाँडै डाँडा केही पर छङछङ गर्दै झरिरहेको मजाको झरना माथि निलो आकाश चराचरीको चिरबिर चिरबिर मगमग सुगन्ध आइरहेका थरी थरीका फुलहरू कस्तो मजाको ठाउँ है सङ्गम प्रश्न जस्तो लाग्ने अनुभव सुनाई सन्ध्याले प्रश्न जस्तै हो नि यति मात्रै बोल्यो सङ्गम सधैँ यहीँ बस्न पाए नै हुने है सन्ध्याको कुरा एक्लै सङ्गमको जिज्ञासा अनि तँ चाहिँ बस्दैनस् र आफ्नो कुमले उसको कुममा ठोक्याउँदै बोली सन्ध्या कुमको धक्काले थोरै लच्किएको सङ्गमले पहिलेकै ठाउँमा जहाँ ज्यान ल्याउँदै भन्यो सँगै बस्न दिन्छस् मलाई मैले बस्न दिनलाई यो ठाउँ मेरो हो र जसलाई मन लाग्यो नि बस्न पाइन्छ नि सन्ध्याले भने उसो भए अरू कोही आयो भने पनि बस्न दिन्छस् त सोध्यो सङ्गमले अरू आयो भने त तैँले नै बस्न नदिनु नि किन यसै अन्त हेरेर म सुक्क मुस्कायो भन्न के किन अरूलाई बस्न नदिने भने त यसै यस्तो कुरा तैँले बुझ्दैनस् के कुम्ले हान्दै बोल्यो सङ्गम भने त बुझिहाल्छु नि सम्झे तैँले नबुझ्ने कुरा हो यो लौ लौ उसो भए हुर्क्याए सङ्गमले त्यति नै बेला एउटा सेतो खराए उनीहरूकै अघिबाट उफ्रिँदै उफ्रिँदै गयो त्यसलाई हेर्दै सन्ध्या बोले कस्तो मजाको खरायो ओइ साँच्ची भनेको कि हामी सधैँ यहीँ बसौँ अब ऊ हेर त त्यहाँ घर पनि रहेछ हेऱ्यो सङ्गमले नभन्दै एउटा सानो चिटिक्क परेको घर पनि पो रहेछ अलि पर बार्तली सहितको घर फराकिलो आँगन रातो माटो र कमेरो माटोले मिरिक्कै हुने गरी लिपेको पिँढीमा ढिकिएर जाँदो पनि उनीहरू त्यहाँ पुगे यो घर कसको होला है सन्ध्या हाम्रो नि अब हामी बस्ने कि यहाँ हामी एउटै घरमा बस्ने सङ्गमको प्रश्न सन्ध्या अर्कोपट्टि फर्केर मुसुक्क मुस्काए उसले कुरै बुझ्न सकेन झलास बिउजियो आफ्नो ओछ्यानमा पो थियो सङ्गम त्यो झरना ती फुल चराचरी सानो घर अनि साथकी सन्ध्या केही थिएन साथमा थियो त केवल ऊ थियो अनि अघि भर्खरको ताजा सपना थिए आँखा भरि जहाँ भारी नहोस् यो जीवन जहाँ एउटै बनोस् विपना सपना अनि बैरी नहोस् आफ्नै मन भिडमा खोजु के कान्तमा खोजु शिशिरमा खोजु कि बसन्तमा खोजु कथा एउटा साथीको केही अगाडिको अंश आज हामीले कार्यक्रममा प्रस्तुत गऱ्यौँ यो कथाको बाँकी अंश अघिल्लो कार्यक्रममा आगामी राख्नेछौँ मैले अघि नै फेसबुकमा बहकिनी मनको पेजमा लेखेको थिएँ यो कथा कसरी अघि बढ्छ सुन्न होला भनेर भण्डारी निर्दोष लक्ष्मण घायल भन्ने साथीले यहाँ कमेन्ट गर्नुभएको रहेछ सक्छौ भने आफ्नो कला प्रस्तुत गर भनेर यो म आफैले लेखेको कथा हो यो मैले अरूको सावार गरेर ल्याएको होइन लक्ष्मणजी तपाईँहरूको लागि भनेरै एउटा केटा र केटी साथी त हुन सक्छन् तर साथी मात्रै भइरहन सक्दैनन् भन्ने जुन अधिकांशले लिने यो विचारमाथि लेखेको कथा हो यो टुङ्गिएको छैन आगामी श्रृङ्खलामा यसलाई अझै अगाडि बढाउँदै जाउँला आजको यो कार्यक्रमबाट भने तपाईँ सबैलाई धन्यवाद दिँदै अनि बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने सुनिल राज भारतजीलाई आभार व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि यो श्रृङ्खलाबाट ओझेल पर्छु हस् जान्छु अर्को हप्ता आउँछु नमस्कार आकाशमा बादल सरी हो उडाउ छु कहिले आकाशमा बादल सरी हो हरि दिन छु फेरि किन